इलामको होटल साउनीलाई साउ हुँदाहुँदै पनि आँखा छलेर खैरीले मोज गरेको घटना सुन्नुहोस् है त्यति मात्र होइन त्यसपछि के भयो त्यो पनि सुन्नुहोस् त्यो होटल अरूको हेरी मजाले चल्थ्यो विदेशी पर्यटकहरूले प्रायः त्यो होटल भराउने हुन्थ्यो होटल साहु आफै पनि खैरेलाई घुमाउन लैजाने र पैसा खुब कमाउने गर्थ्यो खैरेहरूको त पारा नै अँगालो मार्ने र मही खाने हुन्छ साउनीलाई पनि एउटा खैरेले त्यसै गर्यो खाना मिठो बनाए पनि जे गरे पनि जे जसो गरे पनि अँगालो हाल्दै मही खान्थ्यो साउनी भर्खरै बाइस तेइस वर्ष पुग्दै थियो त्यस्तैमा एक दिन साउ अरू खैरेलाई लिएर घुमाउन बाहिर निस्किएको थियो त्यो खैरे चाहिँ होटलमै बसेको थियो त्यो दिन साउनीले कफी बनाएर खैरेको कोठामा लगिदियो खैरेले कफी मुखमा हाल्यो कफी चाख्यो र कस्तो मिठो बनाएको भन्दै अँगालो हालेर मही खायो साउनी गिचिक्क हाँसेर त्यही खैरे छेउमै बस्यो र टाउको अँ भनेर इसारा गरेर बाइस तेइस वर्ष पुगेको थियो साउनी चिटिक्क परेको लामो कालो कपाल पातलो ज्यानको बाहुनको छोरी नै पऱ्यो पातलो ज्यानको थियो सर्लक्क परेको राम्रो अनुहार परेको आफू छेउमै बसेपछि खैरेले फेरि पनि साउनीलाई अँगालो मार्यो र फेरि पनि मै खान थाल्यो साह्रै मिठो भयो भएस्तरी बोल्दै यसो हुँदा हुँदै खैरीले साउनले जताततै मही खान थाल्यो साउने त्यहीँ बसेको त्यही भएर जताततै मही खान थाल्यो झन् हुँदा हुँदा त हातहरू जिउतिर हालेर सुमसुम्याउन पनि थाल्यो साउने पनि काउकुती लागे पनि हातहरू सलबलाउन दिन थाल्यो हुँदा हुँदै साउनेलाई चाहिँ खैरेले अनुहारमा मुखमा जताततै मही खान थाल्यो त्यसो हुँदा हुँदा साउनी पनि अलिक लामो श्वास फेर सुहाँ हुन थाल्यो र जिब्रो चाहिँ लगेर चाहिँ र जिब्रो तानेर चाहिँ टङ्की सार्न थाल्यो र खैरेले बिस्तारै हातहरू चाहिँ साउनीको स्थानमा लगेर मसार्न थाल्यो यति बेलासम्म त साउनी र खैरे दुवै यौन सम्पर्क गर्नको लागि तयारी अवस्थामा पुगिसकेको थियो र खैरेले साउनुको कपडा खोलिदियो र ब्रा र पेन्टी मात्र बाँकी राखिदियो र आफ्नो कपडा खोलेर पेन्टी मात्रै लगाएर फेरि पनि टङ्किस गर्ने र स्तन सुमसुम्याउने गर्न थाल्यो साउनी पनि टङ्किस गर्दा काउकुती लागेर ज्यान खुम्रिक खुम्रिक पार्न थाल्यो र खैरेले साउनीलाई पलङमा सुतायो र उसको पेन्टी फुकालिदियो पेन्टी फुकिल फुकाल्दाखेरि साउनीले दुवै हातले आफ्नो योनि लाजले छोपेको थियो तर खैरेले नो न भन्दै हात हटायो खैरेहरू नपऱ्यो हामी भएदेखि सिधै लिङ्ग छिराउँथ्यौँ होला उसले त लिङ्ग छिराउँला भन्दा त जिब्रोले साउनीको योनि चाट्नु थाल्यो चाटिदिँदा साउनी पनि पीडा भए जस्तै मजाले अँ अँ गर्दै ज्यान मर्काउन थाल्यो निकै बेर यो निचाट्ने र स्थान मसार्ने गर्दा साउनीलाई पनि आधा अवधि मजा आइसकेको थियो र खैरेले त्यसको सेतो चाहिँ चार इन्च जतिको लामो लिङ्ग योनीमा स्वम्म छिरायो साउनी उम् गरेर छटपटाए जस्तो गर्यो र ज्यान मर्कायो यताउता चला खैरेले दनादन लिङ्ग घुसार्न थाल्यो घुसार्दा घुसार्दै फेरि पनि लिङ्ग झिकेर फेरि पनि साउनीको योनी चाट्न थाल्यो चाट्दा चाट्दै साउनीलाई आनन्द आइसकेको थियो र जिउ मजाले बटार्न थाल्यो खुम्रुक खुम्रुक पार्न थाल्यो र लगभग चाटेरै साउनीलाई पुरा मजा भयो तर खैरेको माल झरेको थिएन र फेरि पनि लिङ्ग घुसाएर दनादन दिन थाल्यो साउनीलाई दोस्रो पटक आनन्द आउन थाल्यो र तलबाट फुत्की फुत चाक उठाउन थाल्यो योनीले चाहिँ खैरेको लिङ्गलाई च्याप च्याप चेपेर चाहिँ चेपी चेपी चाक उठाउन थाल्यो यसो गर्दा खैरेलाई पनि झन् मजा आउनु थालेछ धन दिनु थाल्यो र एकैछिनमा साउनीको योनीभित्रै माल झारिदियो माल झारेपछि पनि साउनीलाई मएर टिङ टङ्किस चाहिँ गर्न छोडेन हात साल बोलाउने मसार्ने सबै अँगालो मार्ने टङ्किस गर्ने गरेर र फेरि दोस्रो पटक घरि काखमा राखेर घरि घोप्टो पारेर दुनियाँभरको आइटमले साउनीलाई भर भरपूर मनोरञ्जन दियो सकभर त्यो साबुले कहिले पनि त्यसरी गराएको थिएन होला सिधा उत्तानो पारेर ड्याङ्की ड्याङ दियो च्याक छोडेको गर्थ्यो होला बुढीलाई पुगेको थियो कि थिएन त्यसरी चाहिँ भरपूर आनन्द थियो साँझमा साउ आइपुग्यो र दिउँसो खैरेले घुसारेको त्यही पालमा चाहिँ आफ्नो श्रीमतीलाई यौन सम्पर्क गरेर सुत्यो खैरे लगभग पन्ध्र बिस दिन जति बस्यो र साउनीलाई मौका मिलाएर चाहिँ मज गऱ्यो गऱ्यो मोज गर्यो अनि त्यसपछि ऊ आफ्नै देशतिर फर्केर गयो साउनीको पेटमा बच्चा बस्यो उसलाई कुनै डर थिएन किनभने श्रीमान सासमै साथमै थियो तर अचम्म भयो बच्चा जन्मिँदा त सेतो न सेतो खैरेको बच्चा जन्मियो त्यो बच्चाको कारण श्रीमान र श्रीमती बिच किचौलो हुन थाल्यो यो घटना कस्तो लाग्यो कृपया कमेन्टमा लेख्न नबिर्सनु है सत्य हो कि के हो चाहिँ इलामतिरकै साथीहरू